उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार उज्यालो नाइन्टी नेटवर्क सँगै देशभरिका अठारवटा एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं श्रुति सम्वेकको आज शुक्रबारको श्रृंखलामा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा लिएर आएका छौं कुल एकहत्तर पृष्ठ रहेको यो कृतिको पाँचौं श्रृंखला आजको श्रुति सम्वेकमा हामी सुन्छौं बाबु आमा र छोरा उपन्यासको पहिलो संस्करण विक्रम सम्बत दुई हजार पैंतालिस सालमा प्रकाशित भएको थियो गएको श्रृंखलासम्म पुग्दा उपन्यासमा उमाको सो घोषित स्वयंवर सम्पन्न भयो आफ्नो इच्छाले प्रेम गरेको पुरुषसँगको आफ्नो खुशी कौतूहलतासँगै बाबुआमाले विवाह गरी पठाइदिएको पुरुषसँगको आफ्नो जीवनको सम्झौता उनी पालै पालो विश्लेषण गर्दै थिइन् आफ्नो बाल्यकाललाई पनि उनी कोट्याउँदै थिइन् अब के हुन्छ त पाँचौं श्रृंखलाको वाचन पृष्ठ छयालिसबाट सुनौ अछुत घिमिरेको आवाजमा बाधा कहिले पनि मलाई आफूसँग बाहिर लग्नुहुन्न थियो म रुन्थेँ आमा भन्नुहुन्थ्यो छोरीबेटीले बाहिर जाने रहर गर्नुहुन्न घरभित्रै उसले बस्नुपर्छ जीवनभरि म रोइ रोइ भन्थेँ भाइ मेला हाट जान्छ पिपी बाजा किन्छ म भने केही पनि पाउँदिनँ आमा आमालाई यो स्वाभाविक व्यवस्था जस्तो लाग्थ्यो उहाँ भन्नुहुन्थ्यो भाइ त लोग्ने मान्छे छोरा हो उमा त्यो जस्तो हुने रहर नगर म बेलुना गरेर धेरै बेर रोइरहन्थेँ र आमाको काखमा निधाउँथेँ बिउजिएपछि आमा मेरो कपाल पुछिदिनुहुन्थ्यो मुख पुछिदिनुहुन्थ्यो र फेरि कपाल कोरिदिनुहुन्थ्यो हेर लिखे लिखा परेको कपालमा अनि मिश्रीका छोराका नरिवलका टुक्रा दिएर भन्नुहुन्थ्यो ल यहीँ बसेर खा मुख पुछेर बाहिर जानु प्रकार गुप्त प्रेम पाउँदै आएर मलाई आमाको बडो भरोसा थियो घरभित्र एउटा त्यस्तो एकमात्र कुना हामीले आफ्नो मायाद्वारा न्यानो पारिराखेका थियौँ जहाँ आमा र छोरी एकान्तमा बसेर भरोसा र सुखको अनुभव गर्थ्यौं बाहिर पुरुषको त्यस्तो लोकबाट सुरक्षित भएर जहाँको हाहाही डाको स्वर र हप्की दप्कीको दुनियाँमा हाम्रो प्रवेश थिएन दुलाहका घरमा एक्लै आमालाई सम्झेर बसिरहँदा आजकल पो लाग्छ म कस्ती नादान थिएँ कि त्यस्तै निरीह प्राणीबाट मद्दत पाउला भनेर आशा गर्ने उहाँले कहिले पनि रुन बाहेक अरू केही कुरा गर्न जान्नु भएन कुनै विपत्ति पर्दा कसै कोमल हृदयनी हुनुहुन्थ्यो तर प्रारब्धको विरुद्धमा कसैले के मद्दत गर्न सक्थ्यो र आमाले मद्दत गर्न खोजेको भए पनि मेरो प्रारब्धको अगाडि के चल्थ्यो र उहाँको निरन्तर आँसु बगाएर उहाँले बस मेरो प्रारब्धलाई मद्दत पुर्याउनु भयो मैले उपाय पनि नगरेकी होइन काठमाडौँको हाम्रो घरपतिको कान्छो छोरालाई पन्ध्र सोह्र वर्षको हुँदो हो आफ्नो हातको सुनको बाला दिएर भने भाइ एउटा मद्दत गर मलाई उसले मायालु स्वरमा मलाई सोध्यो के भो दिदी किन दिनभरि रोइरहनुहुन्छ दुलाहा बुढा हुने भएर हो दिदी मैले आफ्नो हृदयलाई बडो संयमित पारेर भने होइन होइन भाइ एउटा मद्दत गर बनारस गएर उनलाई बोलाएर ल्याऊ भन्नु मेरो बिहा गरिदिन आँटे आमा बाबाले चाँडै आऊ चाँडै आऊ भनेकी छ भनिदिनु उसले छक्क परेर सोध्यो कसलाई दिदी मैले बनारसको ठेगाना दिएर भने तिम्रो खर्चलाई यो सुनको बाला छ जान सक्छौ बनारस उसले भन्यो किन सक्दिनँ एकचोटि पढ्न भनेर त म त्यहाँ गएको थिएँ पछि फा भागेर फर्किआएँ मैले भने चाँडै चाँडै जाइहाल हवाईजहाजको टिकट किनेर उसलाई पठाएको दुई दिन त मलाई निर्धक्क जस्तो लाग्यो सोचेँ केही न केही उपाय उनले गरिहाल्छन् नि मेरो चिठी पाउने बित्तिकै दौडँदै आउलान् र मेरो उद्धार गर्लान् यता धेरै दिनदेखि मेरो जिउ त्यस्तो हलुको भएको थिएन आशा र विश्वासमा मेरो उदासी बिलाएर गयो काठमाडौँको यो मेरो पहिलो यात्रा थियो मलाई लाग्थ्यो सहर रमाइलो होला म बार्दलीमा गएर गल्लीको कुना कुनासम्मको सहरलाई हेर्थेँ आकाशको सानो टुक्रालाई देखेर मलाई आफू पर्खेर बसेकी छु जस्तो लाग्थ्यो दुई दिनपछि मलाई फेरि आशंकाले ग्रस्त गर्न थाल्यो आएन भने घरपतिको छोराले उनको कमच्छाको डेराको पत्ता लगाउन सकेन भने म आत्तिएँ एउटा अर्को पनि कारण थियो मेरो व्यग्रताको मेरो महिना हिजो लाग्यो म पर सरिन यो नूतन सम्भावनाले ग्रसित भएर म कोठा र बार्दली फेरि कोठा गर्न थालेँ र शङ्काले सोच्न थालेँ उनी आएनन् भने अब त झन लाग्यो हाम्रो सम्बन्ध नमेटिने गरी स्थापित भइसकेछ मेरो शरीरमा म नयाँ प्रेमले फेरि उनका लागि व्याकुल भएँ हे भगवान् मैले बिवल भएर सोधेँ कहाँ छन् रे कुन्नी मैले फेरि सोधेँ घर त फेला पार्यो तर मेरो केही लागेन ऊ चौथो दिनमा फर्केर आएर भन्यो दिदी उनी छैनन् रे बनारसमा किन पत्ता लाउन सक्दिनँ थिएँ र त्यही एक तले पहेँलो घर होइन ठूलो फलामी फाटक भएको जसको छेउमा चौकीदार पनि बस्छ जुगे मैले एक रात त्यस घरमा बिताएकी हुँ तर मलाई घरको कुनै प्रकारको सम्झना छैन कस्तो घर थियो कुन रङको र त्यसको फाटक कस्तो थियो र चौकीदार कस्तो मैले अधीर भएर सोधेँ अनि उसले भन्यो चौकीदारले भन्यो बाबु बेपत्ता हुनुहुन्छ साथीको छोरो भन्दै गयो चौकीदारले भन्यो रे एकचोटि आउनुभयो त्यसपछि गएको गई हुनुहुन्छ मालमत्तासम्म त्यसै छाडेर जानुभएको छ घरको मालिकले आफ्नो तालसा मारिदिएको छ घरमा दिदी मैले तपाईँले दिएको चिठी चौकीदारलाई दिएँ उसले भन्यो ऊ त्यो झ्यालबाट भित्र कोठामा कसाइदिनु धेरै चिठी उनका त्यसरी नै थुप्रिरहेका छन् पछुतैया परु हताश भएँ म फेरि आमा कहाँ पुगेँ उहाँ कोठाको अँध्यारो कुनामा बसेर दुना गाँसिरहनु भएको थियो भने आमा मैले पेट बोकिसकेकी छु आमाले घाइते आँखाले मलाई हेर्नुभयो तत्काल उहाँको आँखामा ठुल्ठुला आँसुका थोपा बन्न थाले उहाँले मलाई हेरेको हेरै बरबर आँसु खसाउन थाल्नुभयो त्यो निरीहतालाई देखेर म झन हतबुद्धि भएँ मैले भने वा आमा मेरो बिहा भइसकेको छ मैले अर्काको गर्व पनि धारण गरिसकेको छु अस्ति पर सर्नुपर्ने सरिन आमा किन बोल्नुहुन्न किन उहाँ भने टोलाएर हेरिरहनु भयो रोइरहनु भयो त्यसपछि म पनि टोलाइरहेँ त्यही स्थितिमा मेरो बिहा भयो टोलाएको स्थितिमा त्यसपछि मेरो अर्को स्वयंवर भयो यसपालि पनि खिज्याउने परिहास जस्तो स्वयंवर नै भयो दुलाहाको द्वितीय विवाह भएकोले छोटकरीमा सिद्ध्याउने हेतुले उनलाई ठूलो समारोहको आग्रह थिएन रे केवल अत्यावश्यक धार्मिक क्रिया सम्पन्न गराएर मलाई एकलौटी पार्ने विधि मात्र गर्ने रे यसपालि पनि माला साटासाट र विडम्बना पनि कस्तो कि यसपालि पनि शिवलाई नै साक्षी राखेर रा, उनको पशुपति जंगलमा म भने चेतना शून्य जस्तै थिएँ यो दोस्रो पटक आमा पनि डेरामा चेतना शून्य भएर लडिरहनु भएको थियो रे वेदनाले अरू भन्थे छोरीको मायाले तर मैले बुझेकी थिएँ कुन धार्मिक वेदनाले उहाँ आयात भएर बिछौना समातेको समाते रहनुभयो जुन दिनदेखि म बदबुद्धि भएर सहारा र सहायताका लागि भनेकी थिएँ म गर्भवती छु आमा मैले त्यही सुनेको जा थिएँ आमासँग स्वयम्वरपछि म अर्काकी भएँ र लगत्तै अर्काको घरमा भित्रिन पुगेँ बिहाको रात प्रत्येक नारी सायद राजी हुन्छे त्यसैले त उसका लागि त्यो रात त्यस्तो आयोजना हुन्छ मेरो बिहा जस्तो सुकै छुटकरीमा आएको भए पनि मेरो मधुयामिनी नसिद्धिने एउटा कालरात्रि थियो जसलाई धूप र फूलहरूको गन्धले मात्र मलिन पार्न सक्ने त्यस्तो झकझकाउँदो बासगृहको अग्लो सैया मेरो त्यस्तो मानसिक स्थितिमा पनि मलाई लाग्यो कि त्यहाँका यावत वस्तु नग्नता मलिनता र तुमिलतामा निमग्न थिए एउटा यस्तो कुरुजीले व्याप्त थियो वातावरण जस्तो कि केवल प्रेम शून्य यौनको आदान प्रदानमा हुन्छ हुन्छ यी सब कुरा त मैले भोलिपल्ट पो सम्झेको कि बेस्यालयको कुत्सित फोहरी मैलो धब्बाले भरिएको जस्तो थियो त्यो अन्तपुर त्यसैले त पवित्र हुनका लागि कति बेरसम्म लगाएर त्यस बिहान मैले नुहाएकी थिएँ कुनै पनि मलिनताको धब्बा शरीरमा रहन नपाओस् पवित्र नै रहोस् यो मेरो शरीर जहाँ केवल तेह्र रात्रि पहिले एउटा सुचेतन दैवत्वले प्राण प्रतिष्ठा पाएको थियो धरातल सचैल स्नान गर्दा मैले आफ्नो शरीरलाई लक्ष्य गरेर भनेकी थिएँ यो मेरो इष्टदेवले टेकेको ठाउँ हो तीर्थस्थल हे प्रभु यसलाई पवित्र रहन देऊ ममा यस्ता कुनै विचार आएका थिएनन् भावना शून्य भएकी म विवाहको बाक्लो पहिरनले किचिँदै कुन्ने कसको सहाराबाट बिछ्यौनासम्म पुगेकी थिएँ मलाई पुर्याउने व्यक्तिको हातको सहाराबाट छुट्ने बित्तिकै म तल भुइँ बिछ्यौनामा त्यसै आफूलाई थाम्न नसकेर एक डल्लो भएर थुप्रिएँ एकछिनपछि दुलाहा आए दुलाहा किनभने उनले बडो स्वाधिकारसँग मलाई उठाएर बिछ्यौनामाथि लगे सैयाका उप फेरि म एउटा थुप्रो भएँ लाग्थ्यो ममा कुनै किसिमको शक्ति बाँकी थिएन मेरो शरीरका यावत जोर्नीहरू लल्याकलुलुक थिए उनले मेरो चिउँडोलाई हातले उचालेर मेरो मुख माथि पारे र मेरो शरीर पनि आफ्नो अनुकूल तुल्याएर भने कान्छी प्यारी मलाई आश्चर्य त्यस समयमा केही पनि लागेन उनले भने किन नबोले कि प्यारी कस्तो लाज के को लाज लज्जा मलाई पटक्कै थिएन लज्जा पनि त भावनाको एक प्रकारको प्रतिक्रिया हो उनलाई लाग्यो मेरो सहयोगको कमी र शरीरको त्यस्तो परित्यक्त रूपमा निसङ्कृत मेरा लज्जाबोध कारण छ उनले सुरुमा होला सायद मेरो प्रतिक्रियालाई पर्खिँदै बिस्तार बिस्तार मसँग आचरण गरेपछि केही हतारमा आएर एक एक गरेर मेरो लुगा फुकालिदिए म एकदम निर्वस्त्र भएर उत्तानो परिकन मेरो बाइस वर्षको उमेरलाई उघार्दा मलाई कुनै किसिमको लज्जाको अनुभव भएन लज्जाको मात्र के कुनै किसिमको प्रतिक्रिया भएन ममा मानौ घटना मेरो अनुभवको क्षेत्रमा परिरहेको छैन वृत्तात्मा त्यसरी नै आफ्नो शरीरलाई चितामा चढाएको देख्दो हो त्यसरी नै आफ्नो शरीरलाई अनाग्रहताका साथ या एकदम अनुभव शून्य भएर खरानी भएको देख्दो हो त्यस्तै स्थिति त हो नि मृत्यु सजगता जस्तो ममा नथियो नहोला तर त्यस्तो अनुभव शून्यता सचेतता सचेतनाको त्यस्तो लोभ केवल मृत्युमै हुन्छ शरीर पोलिन्छ पीडा बोध हुँदैन नग्न हुन्छ तर लज्जाबोध हुँदैन मर्नुभन्दा पहिले म त्यसरी एकचोटि मरिसकेको छु उनले एकछिनपछि धोत्रो बोलीमा पुकारे प्यारी रात्रिको अन्धकारमा ध्वनित थियो मृत्युको त्यो आवाज उनी बिछ्यानबाट जुरुक्क उठेर बसे र मलाई समातेर हल्लाए प्यारी प्यारी म हल्लिए कुम्र घाँटीका जोर्नीहरू लल्याकलुलुक गर्दै केही उत्तर नपाएर उनले भने थाकी छौ सुत अनि मेरो शरीरको लुगा मिलाइदिए आँखा उग्रेको थिएन सायद मेरो शरीर पनि आफ्नो काबुमा थिएन माटोको मूर्ति जस्तै थिएँ केवल चेतनाको एउटा द्वार खुलेको हुँदो हो जसको अँध्यारो दुलोबाट म आफ्नो आशलाई हेरिरहेकी थिएँ त्यसलाई उल्टाइ पल्टाइ गरेको त्यसको चिसो ओठको मही खाएको त्यसलाई आलिङ्गनमा किचेको फेरि क्लान्त सम्झेर त्यसलाई पन्छाएको लगत्तै एकछिनमा मैले फेरि सुने उनी घुरेको सन्तोषपूर्ण विश्रान्तिको ध्वनि घ्वार घ्वार आँखामा जाली लागेको जस्तो एकनाशको अध्यारोले छोपेको जस्तो जगत भित्र मनमा पनि चेतनाको आकाशमा त्यही कालो धमिलो बादल टम्म छाएको प्रत्येक क्षणको योगपछि त्यसको ध्वासिएको अनुभव भएको जस्तो कालो छानामा झुन्ड्याइएका सुकुटीका साप्रा जस्ता प्रत्येक क्षण प्रत्येक अनुभव प्रत्येक घटना मेरो जीवनको दुखदुखी पनि एउटा कालीमामय शून्यतामा चुर्लुम्मा भएको रे मेरो रेडी रातको कुन प्रहरमा हो कुन्नी मेरो सचेतनता तीव्र भएर नजागेको भए अनुभवको पोल्दो दर्शनले हठातमा छटपटाएर जाग्रत नभएकी भए म त्यस रात मरिसकेकी थिएँ अनुभव र सचेतनताको पहिलो चोट जब मेरो मर्ममा पर्यो मेरो चेतनालाई केवल एउटा असह्य भावनाले ग्रसित गरिरहेको मैले पाएँ लाग्यो म रौरवमा जाकिएकी छु अत्यन्त घृणित भएकी छु फोहोरमा आपात मस्तक डुबेर मेरा दुलाहा सानो स्वरमा घुर्दै निधाइसकेका थिए निधाएको अनुहार पनि घृणित हुन सक्दो रहेछ सन्तोष पनि कस्तो कुरुचिपूर्ण कोठामा फूल बासी भएर गनाउन थालिसकेको जस्तो थियो बिछ्यौनाभरि किचेका फूल पङ्खुरीहरू कुहिसकेका थिए लाग्थ्यो पुतलीहरू किचेर बदरङ्ग भएर गनाउन थालेका छन् Ah! कुन्नी कहिले निभिसकेको तर त्यसको गन्ध अझै बाँकी थुनिएको कोठाको हावामा त्यस्तै बासी गन्ध कोठामा एक प्रकारको दुर्गन्ध व्याप्त थियो मानव कुनै नर्कवासी प्राणीको बासी मुख उग्रेको छ त्यहाँ पेटका उपरको पाप्रोमाथि हात पर्दा मलाई लाग्यो अब म थाम्न सक्दिनँ निस्सास सिधै म कोठाबाट बाहिर आएँ र नुहाउने कोठाभित्र पसे तै बान्ता भएन त्यसपछि सुचिताका लागि नुहाउन लागेको रातभरि नुहाइरहे लाग्यो शरीरमा म कलुचताको अणुसम्म रहन दिन्न खुब दलिदली नुहाएँ रात्रिको र हिजो दिउँसो स्वयंवरको कुनै चिन्ह आफ्नो शरीरमा रहन दिन सेतो मलमलको साडी र सुती चोलो लगाएर बारदलीमा आएँ प्रभातको पुनित क्षणबाट आफ्नो शरीरको अकलुषिततालाई पुनः प्राप्त गर्न मेरो पवित्रता के मनको कुरा हो मन चङ्गा तो कठौतीमै गङ्गा त्यसो भए किन मलाई बारम्बार अपवित्रताको अनुभव भइरह्यो त्यस बिहानभरि मलाई किन लागिरह्यो कि म बिटुलिएकी छु मेरो मनमा त कुनै प्रकारको विकृति आएको थिएन बस झन बढी प्रेम निमग्न भएकी थिएँ म लाग्थ्यो पराइकी हुन पुगेर म आफ्नो कि झन नजिक भएकी छु यस तेह्र दिनभित्र यदि मेरो प्रेमको असीमतामा वृद्धि हुन सक्थ्यो भने प्रेम झन बढेको थियो तन्मयता र एकाग्रतामा पुगेर मलाई लाग्थ्यो मेरो जीवन अब प्रेमको एउटा निर्धुम अग्निशिखा मात्र रहन गएको छ बुझ्दिनँ म यी सब कुरा यद्यपि यी सब कुरा मनमा उठिरहन्छन् कहिले कहिले लाग्छ नारीको शरीर पनि प्रेमको अंश हो नारी प्रेम न केवल हृदयले गर्छ शरीरले पनि गर्छ आखिर प्रेमको बिउलाई जतिसुकै हार्दिक भए पनि त्यसको शरीरले नै धारण गर्छ मैले सहसा सम्झेँ म गर्भवती छु मनको कुन कुनामा होला यो अनुभव भएको कि नारी प्रेम शरीर र मनको दान हो गंगाको पवित्रता गंगाजीमा मात्रै प्राप्त हुन्छ कठौतीकी कि गङ्गा मनकी भएकीले केवल आधा गंगा मात्र हो त्यसैले रातभरि फोहोरमा गाडिएकी जस्तै भएकी थिएँ त्यसैले यत्रो आयोजना र पूजामय एकाग्रतासँगको मेरो त्यस बिहानको स्नान र स्नानोपरान्त बार्दलीमा ब्रह्म मुहूर्तको पावनताले चोखिने त्यस्तो खाँचोको अनुभव मलाई भएको तर काठमाडौँको त्यस प्रभातले कस्तो बासी मुख लिएर आएको पूर्वपट्टिका ठुल्ठुला घरहरूले सूर्योदयलाई सदाका लागि ढाकिदिएका थिए त्यसो हुनाले उज्यालिँदै आएको आकाश तल उग्रिँदै आएका सडक घरहरू जस्तै लाग्थ्यो कुनै जाली प्रकाशले उज्यालो भएका छन् सूर्य यहाँ उदाउँदैन सडकमा हिँड्न थालेका मानिसहरू हुस्सु पातलिँदै गएपछि लाग्थे सिधा प्राप्त प्रेतात्मा हुन् कात्रो अझै फ्याँक्न नपाएर फाटफुट निस्किएका कुचाको मैलो पानी फोहोर बम्बा तल बगिरहेको थियो जल छ स्रोत छ ध्वनि पनि छ कलकल तर स्वच्छ सुचिताको ठाउँमा प्रवाहित भइरहेछ धुमिल कलुस्ता मेरो गारस्थ जीवनको प्रारम्भ त्यसरी नै भयो अब मृत्यु पर्यन्त गृहस्थीको अशुचिताको दलदलमा फसेर मैले जीवन बिताउनु पर्ने भयो सूर्य नउदाउने लोकमा एउटा बासीपनले घेरिएर हरघडी आफूलाई चोखो राख्ने प्रयत्नमा रोज बिटुलिनु पर्थ्यो र रोज म आफूलाई धोइपुछी गरेर पवित्र पारिराख्थेँ र यस कुराको सन्तोष थियो कि मैले शरीरलाई अपवित्र हुन दिएको छैन मेरो गर्भमा रहेको बिउले लाग्थ्यो क्षण क्षण हुर्किरहेको सन्तानले कुखको एउटा क्षुद्र स्थानबाट नै पनि मेरो तमाम देहका उप कुनै मन्त्रले यही एउटा पावनताको आभा मडिदिएको छ लाग्थ्यो गर्भवती नारी कलुषित हुनै सक्दिन केही दिनपछि नै सधैँ मलाई जुरुको बिछुनाबाट उठेर मुख थुन्दै नुहाउने कोठाभित्र पसेको देखेर एक दिन उनले भने उमा के भयो तिमीलाई बिहान पख उनले केही चिन्तित स्वरमा भने पेट दुख्छ अरे डाक्टर बोलाउनु पर्यो कि मैले मुखमा बटुलिन खोजेको पानीलाई घाँटी तलै किचेर राख्ने प्रयत्न गर्दै भने पर्दैन हामी अहिले उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौं केही बेरपछि उपन्यासको बाँकी अंशको वाचन निरन्तर हुनेछ उज्यालो सुन्दै गर्नुहोला यथा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेक तपाईँ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम झापाको एफएम मेची ट्युन्स बर्देवासको रेडियो दर्पण दोलखाको कालिचोक एफएम वीरगंजको Narayani FM Hetauda FM radio Chitwan र चितवनकै रेडियो त्रिवेणीमा पनि सुनिरहनु भएको छ त्यसै गरी तनहुको मादिसेती एफएम फलेवासको रेडियो पर्वत गुल्मीको रेडियो रेसुङ्गा पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम भेरीको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकको आजको श्रृंखलामा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा सुनिरहेका छौं अब सुनौ उपन्यासको बाँकी अंश केही दिनपछि नै सधैँ मलाई जुरुको बिछोनाबाट उठेर मुख थुन्दै नुहाउने कोठाभित्र पसेको देखेर एक दिन उनले भने उमा के भयो तिमीलाई बिहान पख उनले केही चिन्तित स्वरमा भने पेट दुख्छ रे डाक्टर बोलाउनु पर्यो कि मैले मुखमा बटुलिन खोजेको पानीलाई घाँटी तलै किचेर राख्ने प्रयत्न गर्दै भने पर्दैन काठमाडौँले बिहानको बासी मुख बाहिरहेको थियो बार्दली बाहिर बिहानको चिसोमा लटपटिएको रातभरिको बाफिलो गन्दगी गर्मीको याम तर गर्मीको राप नभएको गुम्म बाफिएको तातो मात्र सेलाइसक्न थालेको जस्तो मैले थाम्न नसकेर थुक र ऱ्याल पेटबाट उम्रेर आएको हावाको गुब्बारालाई एउटा वाक्कको ध्वनिमा बार्दलीबाट बाहिर फ्याँकेँ गिद्धको बिस्टा जस्तो त्यो तल भुइँमा फ्यात्त छरियो मैले उनीपट्टि पटक्कै ध्यानै नदिएर फनक्क फर्केर कोठाभित्र आएँ उनी अन्ड्योल मानेर उभिरहेका होलान् तर के कहिले उनले मलाई प्रत्येक राति आफ्नो फोहोर पसिने आलिङ्गनमा राख्न बिर्सेर अन्धो प्राग ऐतिहासिक भुइँमा पेट खस्रेर हिँड्ने थुतुने जनावरले समातेको जस्तो मलाई चिप्लो त्यही पासमा नाकमुखबाट बाफ र च्याठिएको ध्वनिको मुस्लो ओकल्दै त्रास या भए थिएन मलाई त्यस जङ्गली पकडाइमा घृणाको आवेश पनि बटुल्न सक्दिन थिएँ लाग्थ्यो फोहोरको दलदलमा मैले उद्धारको केही प्रयत्नमा हलचल गरेँ भने झन्झन फोहोरमा भाँसिनेछु त्यति पनि सजग थिएन क्यारे मेरो सारा चेतनामा केवल असुचितताको भाव व्याप्त थियो तर यो पनि होइन कि मैले गृहस्थीलाई भावना शून्य भएर नै सही स्वीकार गरेँ विरोधको हातकोडा नचालेर पत्नी पत्नीत्वको दैनिक प्रवाहमा आफूलाई छाडिदिएँ अह त्यसो गरिन सुरु सुरुमा विरोधका साना ठुला प्रदर्शनले मैले त्यस सानो गृहस्थीमा पर्याप्त हलचल पनि ल्याएकी थिएँ मेरो सादा एकदम वैध स्वरूपलाई लक्ष्य गरेर दुलाहाले भनेका थिए किन कान्छी किन त्यस्तो उदास पहिरन गरेकी आवश्यकताभन्दा बढी उत्तेजनामा आएर मैले भनेकी थिएँ के दुलै हुँदैमा मैले आफ्नो सानोतिनो इच्छाको पनि इतिश्री गर्नुपर्छ दासी छु भन्दैमा के मेरो हृदयका तमाम इच्छाको लोप भएको छ र यति भनेर उठेर कोठाबाट फुत्त बाहिर आएँ उनी कोठामा एउटा अनौठो ध्वनि अत्यासको झिकेर बसिरहे मैले आफ्ना सारा लुगाफाटा नोकर चाकरलाई बाँडिदिएँ उनले विस्मयमा सोधे के गरे कि मैले अकारणमै व्यङ्ग्य गरेर भने देखि बक्सँदैछ के गरिरहेकी छु उनले मेरो क्रोधलाई बुझेर शान्त स्वरमा भने तर ती लुगाफाटाहरू किमती छन् उनलाई सस्तो बलियो घरकाज गर्दा हुने किसिमको लुगा दिए भइहाल्छ नि मैले व्यङ्ग्यलाई त्यागेर उनको मर्मला लाग्ने गरी भने यी मैले माइतीबाट ल्याएका कपडा हुन् तपाईँको घरको छोएकी छैन उनले फेरि अत्याहाटमा आएर भने ल ल जे मन लाग्छ गर यो घर पनि तिम्रै हो मेरोभन्दा बढी उसको यसरी मैले विरोध गर्न थालेँ गृहस्थीको पहिला केही दिन त मैले उनलाई देखेकै थिइनँ फोहोर कुराको ठूलो चिसो भानले भरिएको भास बाहेक कुहिएको दलदल जसको आलिङ्गनलाई म भासमा झाकिएको भन्थेँ व्यक्ति भनेर देखेको थिइनँ प्राणी भनेर सोच्दा पनि जसको कल्पना मेरो मनमा केवल त्यस्तो थुतुनोको हुन्थ्यो जो तितो ज्वाला र अमानवीय ध्वनि मात्र झिक्थ्यो दलदलमा निवास गर्ने कुनै जनावर पेटबाट खस्रिने तर यता मैले उनलाई एउटा मानवको रूपमा लिन थालेँ त्यसैले त उनको तमाम चेष्टालाई विरोध गर्न थालेँ उनका सानातिना मनोभावलाई बुझेर तिनको नाकदरी गर्न थालेँ तिनलाई शत्रु बनाएर उभ्याएँ अह भन्न थालेँ उनलाई हर प्रयासले चोट पुर्याउन थालेँ तर एक दिन मलाई लाग्यो त्यसरी नै सही शत्रुताको सम्बन्धले नै सही मानिसको सम्बन्ध स्थिर हुन गएको छ उनको र मेरो बीच मेरो धेरै प्रकारको विरोधलाई चुप लागेर सहन्थे उनी बेग्र हुन्थे उदास दुःखी हुन्थे भन्थे जे मन लागे पनि गर जसरी पनि तिमी सुखी हौ यस गृहस्थीमा त्यही गर तर कहिले कहिले मेरो अहको बाधालाई पटक्कै सुन्दैन थिए मैले फरक बिछ्यौना पारेर सुत्दा उनले जुरुक्क उचालेर आफ्नो पलङमा लगे बडो दृढतासँग भने यो त हुन दिन्न मनले जति डह्रो भए पनि शरीरको विरोध शिथिल हुन्थ्यो मेरो र बारम्बार मलाई उनकी पत्नी हुनुपर्थ्यो ताका नै हो एक दुईचोटि बडो स्पष्ट रूपले आत्महत्याको विचारले मलाई हल्ला आएको उनी त चाँडै निदाइहाल्थे र घुर्न थाल्थे म भने बल्ल उनले छाडेको मेरो शरीरलाई यथास्थित नरहन दिएर सानो बल्बले निलो पारेको दलिनतिर टुलुटुलु हेरिरहन्थे मन र शरीर क्लान्त हुन्थ्यो आफ्नो शरीरको लुगा पनि मिलाउन जाँगर हुँदैनथ्यो लाग्थ्यो म आजीवन बन्दी भएकी छु शत्रुको मुठुमा परेकी एउटी असहाय शिकार त्यसै बखत मेरो मनमा आत्महत्याको चनाको विचार आउँथ्यो दलिनमा झुन्डिएको एउटा फलामको मोटो मुन्द्रोले झन् त्यस विचारलाई व्यावहारिक रूप दिनपट्टि छुर्याउने काम गर्थ्यो आत्महत्याको विचारले पनि मानिसलाई ढाडस दिँदो रहेछ कैदखानाको पर्खालमा स्थित सानो छिर्ने चिराबाट बाहिरको स्वतन्त्रताले ढाडस दिएको जस्तो पलङको डन्डीमा उक्लिएपछि मेरो हातले सजिलैसँग दलिनको मुद्रा समात्न सक्दो रहेछ पलङ तल एउटा सानो खिरिलो डोरी पनि कार्पेट मुनि राखेँ मलाई लाग्यो जीवनको समस्या सिद्धियो अब म जुन दिन चाहे पनि स्वतन्त्र हुन सक्छु आत्महत्याको विचारले पनि कस्तो आहट दिँदो रहेछ जीवनमा निर्धक्क पार्दो रहेछ चिन्ताका केही दिन मेरो सारा चिन्तन त्यही उद्धारमा केन्द्रित थियो मुटु ढुकढुक हुन्थ्यो डोरीलाई सुमसुम्याउँदा हात काँपेको पनि थियो तर आतंकले होइन किनभने आत्महत्याको सन्तासको अनुभव मेरो मनलाई पटक्क थिएन नयाँ काम एकदम नयाँ कुरो गर्न खोज्दा हुने हडबडीको भावले मात्र मलाई हलचल गर्थ्यो र त्यसकै चापले म बीचबीचमा काप्थेँ जाडो भएको जस्तो गरेर जा जा रे हठात लोप भएकोले दुलाहालाई सन्तोष लाग्यो होला मैले एक दिन औलोमा गने दुई महिना भएछ म यस घरमा आएकी त्यसै दिन साँझतिर दुलाहा हडबडाएर आए छिमेकी दाहाली त झुन्डिएर मरिछ म अचानक अतालिएँ शरीर हठात चिसो भएको जस्तो भयो र एकैछिनमा सारा देहबाट चिसो पसिना बग्न थाल्यो र बडा बेगले लुगलुग काँप्न थाले तिनले हत्तपत्त मलाई सहारा दिएर बोकेर बिछेनामा सुताए दाहाल्नेका सम्बन्धमा मैले पछि पनि केही जिज्ञासा राखिनँ तर जहिले पनि तिनलाई सम्झिँदा मलाई कम्प हुन्थ्यो औलोको बिरामी परेकी जस्तै हुन्थे आजकल आफ्नो जीवनका उप कुरा सोच्दा मलाई लाग्छ आत्महत्या किन गरिन भन्ने प्रश्न केवल तार्किक प्रश्न हो भवितव्यका सम्बन्धमा सोधिएको प्रश्न जस्तो आँट आएन रे किन के साँच्चै जीवनका प्रति मेरो त्यस्तो लोभ थियो त यस्ता विचार आउँदा भने मलाई सोध्न मन लाग्छ छिमेकी दाहालनीको पूर्व इतिहास कस्तो थियो एउटा कुरा जान्न चाहेर मैले दुलाहालाई सोधेँ धेरै दिनपछि दालीले पेट बोकेकी थिए दुलाहाले विस्मयमा सोधेका थिए यो कस्तो दिलचस्पी तिमीमा त्यस दुर्घटनाका सम्बन्धमा तिमीले कुनै अरू कुरोमा चाख लिनौ छिमेकभरि गाई गाई गई कुरा भन्किरह्यो तर आज चाख कस्तो कुरामा लिन्छौ भने पेट बोकेकी थिए मैले केही बोलिनँ मनमा नै आफ्नो स्थितिको कमजोरीले गर्दा झन रिसमा भने मूर्ख मैले पेट बोकेकी छु त्यसैले सोधेको म आफ्नो पेटमा हात राखेर सोच्थेँ यो सन्तान यसको होइन यस घरसँग यसको कुनै सम्बन्ध छैन र लाग्थ्यो मैले यस घरका प्रति आफ्नो दुलाहाका प्रति एउटा प्रतिशोधको अग्नि स्फुलिङ लुकाएर राखेको छु पेटभित्र मैले आफ्नो शरीरको रिक्त पिएर एउटा दैवी भाषम प्रस्तुत गर्दैछु बहिरीसँग बदला लिन म कहिले कहिले त्यसो हुनाले उग्र सन्तोषले बार्दलीमा बसी बसी हाँस्थेँ मूर्ख मूर्ख मेरा दुलाहा महामूर्ख छन् उनलाई मूर्ख बनाउन पाउँदा मलाई सन्तोष हुन्थ्यो पिसास लोकमा लागेको विष भाण्डलाई लामो डाडुले चलाएको जस्तो गर्दै स्वादले म पेटलाई हातले सुमसुमाउँथेँ तिमी मेरो बदला लिनेछ Russell. उसको सन्तानमाथि मेरो भरोसा दिन प्रतिदिन बढ्दै गयो र त्यसैले गर्दा होला या समयको प्रभावले हो मेरा दिन बित्दै गए दुःखको पनि अभ्यास पर्छ जीर्ण रोगी जस्तै मलाई आफ्नो जीवनलाई खप्न सक्ने अभ्यास पर्दै गयो त्यसैले मलाई एक दिन बार्दलीमा बस्दा बस्दै लाग्यो मेरो विरोध भाव पनि कति दिनदेखि शिथिल भइसकेको रहेछ गृहस्थीको दैनिक जीवनलाई निष्पन्द एकनाशसँग बिताइरहेकी रहेछु मुटुको भित्री तहमा पेटको बालकले सान्त्वना दिइरहेको हुँदो हो र दिन प्रतिदिन बिताइरहेको जीवनले ममा गृहस्थीका प्रति अभ्यासगत आचरण मेरो व्यवहार नजानिदो किसिमले उनको अनुकूल हुँदै गएको रहेछ कुनै उत्साह या उमङ्गका साथ होइन केवल अभ्यासबाट प्राप्त भएको रित्तो व्यवहार अब हाम्रा बीच कुनै प्रकारको सानो ठुलो खटपट हुँदैन थियो उनको तर्फबाट त कहिले पनि भएको थिएन मेरो तर्फबाट अब त्यस्तो आचरण नभएको धेरै भएछ जसलाई देख्दा म घृणाले जर्जर हुन्थेँ अब म तिनको सानो सानो इच्छालाई बिना कुनै सङ्कोच पूरा गरिदिन्थेँ र भन्थेँ उनले सोद्धा पत्नीलाई पतिको सुखमा नै सुख हुन्छ त्यस दिन बार्दलीमा आफ्नो परिवर्तित रूप देखेर झल्यास लाग्यो नियतिको आज्ञाको मबाट पालन भइरहेको छ ताल ठुलो ओखती रहेछ यता केही दिनदेखि मलाई लाग्दै आएको थियो मेरो विरोध पनि त एक प्रकारको भावुकता हो भावुकता मैले बुझ्दै आउन थालेकी थिएँ कि कस्तो छिपछिपे हुन्छ आँसु कस्तो निष्फल पीडा नै कस्तो निष्प्रयोजन जीवनको यात्रामा केही काम आउँदो रहेनछ केवल समय रिलाइदिने गरेको मलम बाहेक त्यसको मृदुता बाहेक दर्शनको निरर्थकता संगीत कविता कला धर्म त्यो त पराजित व्यक्तिको उहापोह मात्र हो तमाम कुरा निष्प्रयोजन रहेछन् होला जीवनलाई रङ्गीन तुल्याउँदैनन् तिनले तर तिनबाट जीवनलाई पोषण प्राप्त हुँदो रहेनछ ती त्यस्ता भोज्य पदार्थ होइनन् जसबाट प्राण धान्न सकियोस् काल मात्र ठूलो ओखति रहेछ मैले अठोट गरेँ नियतिको अवज्ञा म गर्दिनँ अपरिहार्यतासँग सहयोग गर्छु मैले सजग भएर यो अठोट गरेकी थिएँ तर मेरो आत्मा र शरीरले त मेरो बुद्धिको सतहमा कुरा ल्याउँदै नल्याई भित्रभित्रै अठोट गरिसकेका रहेछन् त्यस दिन झल्यास थाहा पाएर मेरो बुद्धिले त्यसलाई स्वीकृति प्रदान मात्र गरेको थियो त्यसै दिन मलाई लागेको थियो कि असुचिताको भावले मलाई ग्रस्दैन थियो शून्य थियो हृदय तर त्यहाँ असुचिताको बोध थिएन दुलाहाप्रति प्रेम थिएन हो तर अब घृणाभाव पनि त रहेनछ लाग्यो घृणा असुचिताको एउटा अभिव्यक्ति रहेछ पेटको बालकलाई सम्झेँ कहाँ छ उसको स्थान मेरो परिवर्तित व्यवहारमा के त्यसको परोक्ष निर्देशन त थिएन मेरो जीवनका प्रति उदासीन भए पनि बन्दै गएको सन्तुलनमा सन्तानको नजन्मिएको सन्तानको पनि आमाको उपर कत्रो प्रभाव पर्छ त्यसको ज्ञान कसलाई छ सन्तानले नै त नारीलाई माता तुल्याउँछ माता नारीको एउटा विशिष्टताले भरिएको छुट्टै रूप हो मनसा बाछा कर्मणाले छुट्टै भएर अवतीर्ण हुँदै गएको रूप भन्न त भने कि मेरो जीवनको मध्यम गति घटना शून्य भएर एकनाथसँग बगिरहेको थियो उत्तेजना पीडा व्यथा घृणा र आवेशबाट अब एकदम रित्तिएर जीवनको दैनिक गति त्यस्तै हुन्छ कालको प्रवाह भएको लक्षण कतै पाइँदैन तर काल बितिरहेको हुन्छ तर त्यस्तो जीवनमा पनि जतिसुकै साधारण घटना ती भए तापनि कुनै न कुनै घटनाले यस प्रकार मनलाई आन्दोलन गर्छ कि जीवनमा देखेका दृश्य भोग्दै आएका अनुभवले एकदम नयाँ अर्थ प्राप्त गर्छ अनि लाग्छ काल स्थिर रहेनछ म भित्रबाट प्रवाहित भइरहेको कालले त्यहाँ पनि मेरो ठूलो परिवर्तन गरिसकेको रहेछ मैले पेटको बालकको कुरा गरेको होइन दिनहौ त्यसको प्रतीक्षा गर्दा पनि मलाई कालगतिको बोध त्यसले गराएन <laughs> त्यो त एउटा अचल काल नियतिबाट नछोइएर मेरो शरीरमा गढेर बसेको थियो एउटा अमर आशाको रूपमा जसले मेरो अध्यारो जीवनमा नअस्ताउने सूर्यलाई उदाइ राखेको थियो त्यो तीन महिनाको भयो भन्ने बोध त मैले परोक्ष रूपबाट पाएँ एउटा साधारण घटनाको मार्फत जुन घटनालाई म आफ्ना अनुभव योगलाई अर्थ दिने किसिमका अनुभव मध्ये मान्दछु रङ्गी सानो गृहस्थी थियो दुलाहा र म र नोकर चाकरहरू जो काम परे मात्र हाम्रो लङपट्टि आउँथे दुलाहाका कोही इष्टमित्र थिएनन् क्या र उनी धेरैजसो घरैमा बसिरहन्थे मेरो नजिकै म आफ्नो जीवनलाई खुम्च्याउनसम्म खुम्च्याएर घरको सानो कुनालाई उगटेर रहने गर्थेँ दिनभरि बार्दलीमा र राति दुलाहासँग उनको बिछ्यौनामा माइतीहरूसँग पनि मेरो कुनै सम्बन्ध रहेको थिएन चिठीपत्र जे जति हुन्थे दुलाहा नै गर्थे मेरो बिहा भएको तिन दिनभित्रै उनीहरू पहाड गए दाईले खबर सुनाउनु भएको थियो कि आमा थला परेको परे हुनुभयो उहाँलाई काँसी पठाउने रे मेरो जीवनमा तिनताका आएको तुफानले गर्दा म आफू नै यति लिन रहन थालेकी थिएँ कि मैले आमाको पछि केही खोज खबरसम्म लिन खोजिनँ माइतीलाई चटक्क बिर्सिएकी छु त्यसो त माइतीलाई सम्झाइराख्ने पनि केही कुरा थिएन नि बालककाल मैले त्यहाँ एकल काटी भएर बिताएँ बा दाईहरूसँग कुनै संसर्ग हुन पाएको थिएन घनिष्ठता र मायाको सट्टा मलाई उहाँहरूसँग बरु डर लाग्थ्यो को मलाई बडो माया लागिरहन्थ्यो पुरुषहरूको खिचाइ र हुलबाट जोगिएर हामी आमा छोरी घरको एउटा कुनामा तर्सेर जस्तो बस्थ्यौँ जुन किसिमबाट मेरो बिहा घरवालाहरूले गरिदिए त्यसले उनीहरूका प्रति मेरो हृदयमा रहेको माया पनि सुकेर गयो मेरो आफ्नो व्याकुलतामा मैले आमालाई पनि बिर्सिन गाह्रो मानिनछु र जब दाजुले आमालाई थलिएको थलिएकै अवस्थामा काशी लग्ने भन्ने सूचना दिनुभयो मेरो जीवनको विराट शून्यतामा यो सम्वादले शून्यताको एउटा अर्को सानो कुना थपेको मात्र थियो होला मेरो वैधव्य जीवनमा कुनै पनि दुःखको सम्वाद असह्य थिएन लाग्यो केही कुराले पनि अब मलाई छुन सक्दैन चितामा एउटा अर्को अगुल्टो थपेर सबको पीडा थपिन पुग्दैन दुलाहा बैठकबाट हडबडाउँदै माथि उक्लेर बारदारीमा म भएर आए उनको हातमा चिठी थियो उनले बडो स्नेहको स्वरमा भने कान्छी आमा काशीमा बित्नु भएछ मलाई तत्काल कुनै असर नभएको जस्तो भयो म नबोलेर बसिरहेँ उनी पनि नबोली बसिरहे यदि उनले केही बोलिदिएको भए हुन्थ्यो सायद वातावरण त्यस्तो भारी हुने थिएन दिनको तृतीय प्रहर थियो सूर्य पश्चिमपट्टि ढल्किसकेका थिए दक्षिणपट्टिको दृश्यले मलाई अनायास उदास गरायो पहाडका टाकुराका रुखहरू देखेर मन भारी भयो अनि मलाई अचानक लाग्यो म कति एक्लै भएँ आमाको मृत्युको सम्वादले मलाई एकैचोटि धक्का दिएर लडाएन बिस्तार बिस्तार एक्लो भएको भावना थपिँदा थपिँदा एउटा भयावह शून्यताले मलाई ग्रसेको जस्तो पार्यो र लाग्यो मेरो जीवन अब एउटा अटल खाइको बाहिरहेको मुख भयो यदि यता समयले मेरो जीवनयात्रालाई सुगम पारिन दिएको भए सायद हुँदो हो म त्यस दिन त्यति कहाली नै थिइनँ मैले अब अड्न खोज्दा खोज्दै मेरो भाग्यले मलाई फेरि पछार्यो टाउको पाप्रो उप्काएको जस्तो भयो पहिले मैले मुखलाई दुवै हातले छोपेर घुप्रुक्क परेर रुन थालेँ कार्यक्रम श्रुति सम्वेगमा भर्खरै वाचन भएको उपन्यास थियो बाबु आमा र छोरा आज श्रुति सम्वेगमा हामीले विश्वेश्वर प्रसाद कोइरालाको यो उपन्यासको पाँचौं श्रृंखला सुन्यौं आजको श्रृंखलामा उमाले आफ्नो घरपट्टिको छोरालाई बनारस पठाएको र त्यसरी जाँदा पनि आफ्नो प्रेमी फेला नपरेको बारे बताइन् त्यसपछि उनको विवाह भयो वैवाहिक जीवनलाई घृणा गर्दै खेल्न शुरू गरिन् तर पनि गर्भमा आएको बालकका कारण कोही बेला उनी शान्त हुन्थिन् यस्तैमा उमाकी आमाको निधनको खबर आएको छ र आजको श्रृंखला यही टुङ्गिएको छ आजको श्रुति सम्वेग यति नै कार्यक्रम श्रुति सम्वेगबाट विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyalo ninety network post box number छ चार छ नौ काठमाडौँ र इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो आउने मंगलबारको श्रुति सम्वेगमा कृष्ण धारावासीको आत्मवृत्तान्त रहेको उपन्यास आधा बाटो लिएर आउनेछौ त्यसबेला सम्मका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यासवाचक अच्युत घिमिरे र म मण्टेश्वरी राजभण्डारी पनि विदा पाउ शुभरात्री